छ लक्ष्य छ निश्चित गन्तव्य छ तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा हरेक हप्ता चाहिँ यो हप्ता पनि मुक्तकको स्वाद बाँड्नको निमित्त म उपस्थित भइसकेको छु म रहनेछु रातको एघार बजीसम्म तपाईँको रेडियो सेटमा र मलाई प्रविधि समेजनमा कविताजीले साथ दिनुहुनेछ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई श्रोता एकानब्बे दशमलव छ मेगा अर्चको ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ मोबाइलको प्ले स्टोरमा गएर रेडियो रेडियोभिजनको एप डाउनलोड गरेर पनि तपाईँले हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुन्छ बेरोजगारी आन्दोलन चलाउन आऊ साथी बेरोजगारी आन्दोलन चलाउन आऊ साथी नातावादको बुढो रुख ढलाउन आऊ साथी सिरानीमा थन्काउने खोस्टो मात्रै हुन्छ भने आगो लगाई सर्टिफिकेट जलाउन आऊ साथी आगो लगाई सर्टिफिकेट जलाउन आऊ साथी देशमा नातावाद कृपावाद बढ्दै गएपछि अनि आफूले अध्ययन गरेको प्रमाणपत्र पनि फिका फिका भएपछि रोजगारीको पर्याप्त सिर्जना नभएपछि मुक्तकमा यसरी आफ्नो वेदनालाई चार हरफमा उतार्नुभयो मुक्तकार मुकुन्द कृष्ण थापाजीले खोटाङ उहाँको घर हो हाल उहाँ साउदी अरेबियामा हुनुहुन्छ मुक्तकार मुकुन्द कृष्ण थापाजीका यिनै चुस्किला मुक्तकरहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला शुरू गर्न चाहे आजको यो वसाईमा श्रोता मुक्तक मालाको यो वसाईमा तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरूको साथमा म उपस्थित भएको छु तपाईँहरूले धेरैभन्दा धेरै मुक्तक पठाउनु भएको छ कार्यक्रमलाई माया गरेर म आलो पालो मुक्तक जोड्दै जान्छु हेरौँ निर्धारित समयमा कति सक्छु म मुक्तक राख्न यो पालि तपाईँको मुक्त कार्यक्रममा समावेश गर्न सकिन भने तपाईँहरूले पठाउनुभएका मुक्त खरबहरू मसँग सुरक्षित रहनेछन् अर्को साताको बसाईमा राख्नेछु कार्यक्रममा ढिला नगरी म भने मुक्तक नै बोल्छु ल फलेका सबै डाली पनि नुक्छन् भन्ने हुन्न रहेछ फलेका सबै डाली पनि नुक्छन् भन्ने हुन्न रहेछ सबै चोट बराबरी दुख्छन् भन्ने हुन्न रहेछ शङ्काले नै चुडिने रहेछन् सम्बन्धका मुनाहरू सबको प्रेम गन्तव्यमै पुग्छन् भन्ने हुन्न रहेछ सबको प्रेम गन्तव्यमै पुग्छन् भन्ने हुन्न रहेछ ओहो मैले अर्को मुक्तक बोले यो मुक्तक श्रोता तामाङ सरमजीको नेत्रावती गाउँपालिका चार धादिङ उहाँको घर हो तामाङ शरणजी पहिलोपटक हुनुपर्छ कार्यक्रम मुक्तक मालामा आउनुभएको मिठो मुक्तकको साथमा आउनुभयो खुसी लाग्यो अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ गोविन्द काफले मुक्तिजीको बलिष्ठ पाखुराले चलाएर गयो दाउ बलिष्ठ पाखुराले चलाएर गयो दाउ असहाय थियो जो उसैले काट्यो पाउ तमासा हेर्ने धेरै मध्ये अझ कोहीले त नुनसुक दलिदिँदै कोट्याएर गए घाउ नुनसुक दलिदिँदै कोट्याएर गए घाउ कति नजाति तै गोविन्द काफले मुक्तिजी माथागढी एक चिरीपानी पाल्पा उहाँको घर हो कार्यक्रममा अर्को मुक्तक म जोड्छु मसँग मुक्तक छ प्रकाश शर्माजीको उसैलाई सम्झेर घरिघरि मन नदुखाउनु अब उसैलाई सम्झेर घरिघरि मन नदुखाउनु अब बेकारमा सोचेर नानाथरी मन नदुखाउनु अब उनीहरू भने खुसीले हाँस्दै रमाउँदै होलान् तिमीले झारेर आँसु घहभरि मन नदुखाउनु अब तिमीले झारेर आँसु घहभरि मन नदुखाउनु अब प्रकाश शर्माजी बानपा एघार राय डाँडाबाट यसरी आउनुभयो हाम्रो कार्यक्रममा अर्को मुक्तक छ श्रोता मसँग मेरुदण्ड राईजीको जान्ने भन्दा नजान्नेले घमण्ड गरिरहेछ जान्ने भन्दा नजान्नेले घमण्ड गरिरहेछ मै हुँ ठुलो भन्ठान्नेले ठान्नेले घमण्ड गरिरहेछ निशाना त बन्दुक हान्नेले लगाएको हो तर गुलेली हान्नेले घमण्ड गरिरहेछ तर घुलेली हान्नेले घमण्ड गरिरहेछ मेरो दण्ड राईजी तिङ्ला सोलुखुम्बुका मुक्तकार मिठो मुक्त खराबरीको साथमा हामीहरू समक्ष आउनुहुन्छ यसरी नै अर्को मुक्तक श्रोता मसँग रहेको छ करण परियारजीको मान्छेकै छैन चोला देश कसरी बन्छ मान्छेकै छैन चोला देश कसरी बन्छ हान्दैछन् बारुद गोला देश कसरी बन्छ सरकारको ढुकुटी रित्याएर आफू आफ परिरहेछन् झोला देश कसरी बन्छ परिरहेछन् झोला देश कसरी बन्छ करण परियार्ची महोन्याल गाउँपालिका वार्ड नम्बर सात कैलालीबाट यसरी आउनुभयो सुन्दर मुक्तकरबरको साथमा आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता ख्याम चम्लागाईजीको ख्याम चम्लागाईजीले यो मुक्तक मोरङ घर रहाल कतारबाट हामीलाई लेखेर पठाउनुभयो अबको क्रममा ख्याम चम्लागाईजीका मुक्त खराबहरूसँगै पहिलो गीत सुन्नुहोला ख्यामजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता फर्केर स्वदेशी माटोको श्रमदानमा जिउनु छ फर्केर स्वदेशी माटोको श्रमदानमा जिउनु छ स्वादमा होइन स्वास्थ्य खानपानमा जिउनु छ कृषिमा आधुनिकीकरण भित्र्याएर छिट्टै नै आफ्नै देशको गहुँ मकै धानमा जिउनु छ फर्केर स्वदेशी माटोको श्रमदानमा जिउनु छ पसिना रगत बगेर गइसक्यो शराब पसीना बगाओ आवा रगत बगेर गइसक्यो यो देशले सरपला धेरै अबेला भइसक्यो पसिना बगाऊ आँसो फैलाऊ अब आँसु झरेर गइसक्यो यो देशले सरफला धेरै बेला भइसक्यो पसिना बगाऊ सम लगाई झिका मुक्त परपरेसँगै यो मिठो गीत श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तकमालाको आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त करपरे श्रोता आलो पालो लिइरहेको छु जुन जस्तो शीतल दिने घाम भएन जुन जस्तो शीतल दिने घाम भएन नाम दियो नयाँ नेपाल काम भएन देश विकास नहुनुको कारण भन्दैछु म रावण रहेछ तिमीभित्र राम भएन रावण रहेछ तिमीभित्र राम भएन ओहो दिनेश कुमार छेत्रीजीको श्रोता यो मुक्तक भैरवी गाउँपालिका रावतकोट दुई दैलेख उहाँको घर हो हाल उहाँ साउदी अरबमा हुनुहुन्छ दिनेश कुमार छेत्रीजीले निकै नै सुन्दर मुक्तक हामीलाई लेखेर पठाउनु भयो अर्को मुक्तक म कार्यक्रममा अब भने जोड्छु मसँग मुक्तक छ सहदेव चौधरीजीको बन्दैन महल यहाँ बालुवामा पानी खनाएर बन्दैन महल यहाँ बालुवामा पानी खनाएर हुँदैन केही त्यसै यहाँ मात्र सहभागिता जनाएर दुःख माथि दुःख त छँदैछ हामी गरिब जनताका आज झनै दुखी भएका छौँ भ्रष्टलाई नेता बनाएर आज झनी दुखी भएका छौँ भ्रष्टलाई नेता बनाएर देशप्रति नै चिन्ता सहदेव चौधरीजीले यसरी राख्दै हुनुहुन्थ्यो नवलपरासी उहाँको घर हो सुनवल नगरपालिका एघार बलुहावा सहदेव चौधरीजी पनि आउँदै गर्नुहुन्छ हामीहरू समक्ष यसरी नै अर्को मुक्तक म कार्यक्रममा लिँदैछु मसँग मुक्तक छ राइटर अनुराग रविन्द्रजीको होसियार रहँदा पनि पक्कै बाटो बिर्सिन्छ मान्छे होसियार रहँदा पनि पक्कै बाटो बिर्सिन्छ मान्छे हो आफ्नै गाउँ पाखा अनि आँटो बिर्सिन्छ मान्छे जब गाउँबाट विदाई हुन्छन् सहरको लागि कोही अनि त आफ्नै खेतबारी माटो बिर्सिन्छ मान्छे अनि त आफ्नै खेतबारी माटो बिर्सिन्छ मान्छे त्यसरी चटक्कै बिर्सनु हुँदैन आफू जन्मिएको हुर्केको खेलेको पढेको बढेको ठाउँ भनेर मुक्तकमा राइटर अनुराग रविन्द्रजी लेख्दै हुनुहुन्थ्यो हाल उहाँ सुर्खेतमा हुनुहुन्छ अर्को मुक्तक श्रोता मसँग रहेको छ श्याम लम्सालजीको आफ्नै बाँझो खेतमा कुटी कोदालो चलाएर खानु आफ्नै बाँझो खेतमा कुटीको दालो चलाएर खानु निकै उर्वर भूमि छ माना रोपी मोरी फलाएर खानु उजाड मरुभूमि बालुवामा पसिना रोप्नुभन्दा आफ्नै भूमिमा श्रमदान गरी कोदो मकै ढलाएर खानु निकै उर्वर भूमि छ माना रोपी मोरी फलाएर खानु श्यामलम सालजी वसन्तपुर आठ चन्दनी उहाँको घर हो हाल उहाँ तनहुमा हुनुहुन्छ अर्को मुक्तक श्रोता मसँग रहेको छ जयराम विकेजीको न त रात न त दिन चलाउनै पर्छ न त रात न त दिन चलाउनै पर्छ नदेखेका ती मेसिन चलाउनै पर्छ परदेशमा भने जस्तो कहाँ हुन्छ र न बसिकन एकछिन चलाउनै पर्छ न बसिकन एकछिन चलाउनै पर्छ नदेखेका ती मेसिन चलाउनै पर्छ गाह्रो छ है जयराम बिके जय भावुक बर्दिया बाँके उहाँको घर हो हाल उहाँ परदेशमा हुनुहुन्छ अर्को मुक्त छ श्रोता मसँग दीपक अधिकारी चञ्चलजीको जिन्दगीले दिनुसम्म ठक्कर दिएको छ जिन्दगीले दिनुसम्म ठक्कर दिएको छ जिउँदो लासलाई उपहार जहर दिएको छ समय पनि मेरै साथमा चलेर भोलि आफन्त र शत्रु चिन्ने अवसर दिएको छ आफन्त र शत्रु चिन्ने अवसर दिएको छ दीपक अधिकारी चञ्चलजी सन्धि खर्क काँचीका मुक्तकार आउँदै गर्नुहुन्छ हामीहरू समक्ष मिठो माया बोकेर यसरी नै अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नुहोला मसँग प्रहलाद यात्रीजीको मुक्तक रहेको छ विराटनगर उहाँको घर हो प्रहलाद यात्रीजीका मुक्तकरहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता लाग्न त झट्ट हेर्दाखेरि उही चित्र लाग्छ लाग्न त झट्ट हेर्दाखेरि उही चित्र लाग्छ मेरो जिन्दगी भरको सहयात्री मित्र लाग्छ ओ सधैँ मेरै सिरानी मुनि हुने तिम्रो तस्विर साँच्चै भगवान भन्दा पनि पवित्र लाग्छ साँच्चै भगवान भन्दा पनि पवित्र लाग्छ मैले पुज्ने छु तिम्रै यात्री मुक्त मुक्तकरपहरूसँगै यो मिठो गीत रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्सको मुक्तक सम्बन्धी एकमात्र कार्यक्रम मुक्तक मालामा तपाईँले सुन्नुभयो तपाईँ कार्यक्रम मुक्तक माला नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ तपाईँले युट्युबमा पनि हामीलाई भेट्न सक्नुहुन्छ मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि हाम्रो कार्यक्रमलाई तपाईँले सुन्न सक्नुहुन्छ आजको यो बसाइमा श्रोतामा तपाईँहरूकै मुक्त खरबहरू लिइरहेको छु ढिला नगरी मुक्तक नै बोल्छु ल जुन झार्न तारा झार्न पर्दैन मेरा लागि जुन झार्न तारा झार्न पर्दैन मेरा लागि सागरको मोती थुपार्न पर्दैन मेरा लागि जिउँदो छँदा चोखु मनले माया दिए पुग्छ मरेपछि नुन बार्न पर्दैन मेरा लागि मरेपछि नुन बार्न पर्दैन मेरा लागि हो चस्सा खोज्ने सियो चाहिँ यो मुक्तक मदन विजले टुकान्तजीको पाटन नगरपालिका नौ बैटाडी उहाँको घर हो हाल उहाँ केपुङ मलेसियामा हुनुहुन्छ सम्झने जिउँदो छँदा त हो नि हो होइन मदनजी अर्को मुक्तक म कार्यक्रममा लिन्छु मदन विजले टुकान्तजीका चुस्किला मुक्तकरबरेसँगै अर्को मुक्तक मसँग छ श्रोता शिव अन्जान थोकीजीको उनी सँगै उनको प्यार फेरिएछ उनीसँगै उनको प्यार फेरिएछ हो म प्रति गर्ने व्यवहार फेरिएछ म भने यता पुरानै शैलीमा थिएँ उता भने सिङ्गो संसार फेरिएछ उता भने सिङ्गो संसार फेरिएछ ओहो धेरै परिवर्तन आएछ है उता चाहिँ शिवञ्जन बुढाटोकीजी मध्यपश्चिम सल्यान उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ मिठो मुक्तकको साथमा आउनुभयो उहाँ पनि अर्को मुक्तक छ श्रोता मसँग मन्जु अञ्जनाजीको धनीलाई धन ठुलो गरिबलाई मन ठुलो लाग्छ धनीलाई धन ठूलो गरिबलाई मन ठूलो लाग्छ मरेर जाने गइहाल्छन् बाँच्नेलाई जीवन ठूलो लाग्छ कसरी सहन्छन् होला ती दुखी पीडितहरूले पीडा मलाई भने सानो तिनो चोट पनि झन् ठूलो लाग्छ मलाई भने सानो तिनो चोट पनि झन् ठूलो लाग्छ मञ्चुवंशनाजीको यो मुक्तक सुर्खेत उहाँको घर हो हाल उहाँ कुवेतमा हुनुहुन्छ सुन्दर मुक्तकको साथमा उहाँ पनि आउनुभयो अर्को मुक्तक छ श्रोता मसँग लक्ष्मी स्मृतिजीको सोझो मान्छे यहाँ घाट्न घरको हुन्छ सोझो मान्छे यहाँ घाट्न घरको हुन्छ बाठा मान्छेको त कुरै अर्को हुन्छ नपत्याए यताउता निहालेर हेर जो चोर उसकै स्वर चर्को हुन्छ जो चोर उसैको स्वर चर्को हुन्छ लक्ष्मी स्मृतिजी विराटनगरबाट आउनुभयो आउँदै गर्नुहुन्छ आफ्ना सुन्दर मुक्त करबहरूको साथमा अर्को मुक्तक मसँग छ श्रोता मकर प्रेमजीको भन्नुहोस् आफै मुक्तिनाथ काशी केका लागि भन्नुहोस् आफै मुक्तिनाथ काँसी केका लागि यो दुई दिनको बाँचुन्छेल उदासी केका लागि नियम नहो छोडी जानु नआउँछौ फर्केर अनि व्यर्थै मृत्युमा रुवावासी केका लागि अनि व्यर्थै मृत्युमा रुवावासी केका लागि मगर प्रेमजी बागलुङ उहाँको घर हो मगर प्रेमजी पहिलोपटक हुनुपर्छ है हामीहरू समक्ष यसरी आउनुभएको अर्को मुक्तक छ मसँग प्रित अञ्जुलीजीको दिनहुँ दिनहुँ रगतको खोला चलेको देख्दा दिनहुँ दिनहुँ रगतको खोला चलेको देख्दा सिमानामा वीर गोर्खालीहरू ढलेको देख्दा महान शहीदहरूका बलिदान व्यर्थै लाग्दैछ चितामाथि मेरै देश नेपाल जलेको देख्दा चितामाथि मेरै देश नेपाल जलेको देख्दा हाल उहाँ गुजरात भारतबाट आउनुभयो हामीहरू समक्ष आह्वानी श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग पुष्प आरजेजीको मुक्तक रहेको छ मरूभूमिबाट भन्नुभएको छ जापा उहाँको घर हो पुष्प आरजेजीका मुक्तकरपहरूसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता तिम्रो सफलतामा म सधैँ रमाएँ भने प्रिया तिम्रो सफलतामा म सधैँ रमाएँ भने प्रिया नजिक आई हात तिम्रो समाएँ भने प्रिया आरोह अवरोह जीवनमा सधैँ हुन्छ भने नै नभने है मन तिमीमा थमाएँ भने प्रिया नै नभने है मन तिमीमा थमाएँ भने प्रिया तिम्रो चोलीको तुनामा मलाई बाँधि तिम्र मनको कुनामा मलाई लुकाइ राखना तिम्रो चोलीको तुनामा मलाई बाँधि तिम्रो मनको कुनामा मलाई लुकाइ कतै टाढा धेरै टाढा कतै टाढा धेरै टाढा नजाई देऊ तिमी तिम्रो पाउजुको छौ छौले मलाई बोल राखन तिम्रो पाउजको छेउ छेउले मलाई बोल राखन तिम्रो चोलेको तुलनामा मलाई बाँधिरा साथ दिन्छु नि जोनी जोनी भर साथ दिन्छु नि न्यानो मायाको मात दिन्छु नि हुन्न भरि आहा अरू कसैको सबैलाई थाहा छन् तिम्रो भर हुन्न कसैको मलाई बाँधिराखन घर भर कसैको मलाई बाँधिराखन तिम्रो चोलीको दुनामा मलाई बाँधिराखन रात दिन याद आउने तिम्रै भो तिमीलाई सोच्दैमा मेरो जुनी जाने भो रात दिनमा याद आउने तिम्रै भो तिमीलाई सोच्दैमा मेरो जुनी जाने भो कसम डर छैन आकाशै खोनी तिम्रो जवान मेरै त हो नि जुनी भर साथ दिनमै हु मलाई दिनमा राखना जुनी भर साथ दिनमै हो मलाई दिनमा राखना तिम्रो चलेको तुनामा मलाई बाँधिरा मनको पुष्प आरजीजीका मुक्तकरबहरूसँगै यो गीत तपाईँहरू समक्ष राखेँ श्रोता मदन भण्डारी छु आजको यो म तपाईँहरूकै मुक्तक लिइरहेको छु डोरी चुडिएको छोलुङ्गे पुल जस्तो भयो जीवन डोरी छुडिएको झोलुङ्गे पुल जस्तो भयो जीवन सुबास विहीन कागजी फूल जस्तो भयो जीवन सपनाको संसारमा हराउँदा हराउँदै आखिरीमा जानी जानी गरिएको फूल जस्तो भयो जीवन जानी जानी गरिएको फूल जस्तो भयो जीवन ओहो यो मुक्तक मोहन बिहानीजीको भक्तिपुर सरलाई उहाँको घर हो मुक्तकार मोहन बिहानीजी निकै लामो समय पश्चात आउनुभयो हाम्रो यो कार्यक्रममा कार्यक्रमलाई सुनेर मिठो प्रतिक्रिया उहाँले बाँडिरहनुहुन्छ खुसी लाग्छ र यो माया यसरी नै निरन्तर उहाँको रहिरहन्छ भन्ने हामीले आशा लिएका छौँ अर्को मुक्तक मसँग छ श्रोता कार्यक्रममा म मुक्तक लिइहाल्छु सन्ध्या सापकोटाजीको बिजुली छैन त के भयो लालटिन किन्छु नि बिजुली छैन त के भयो लालटिन किन्छु नि नभए तिम्रो मुहारबाट उज्यालो लिन्छु नि ए जिन्दगी तिमी मलाई साँच्चीकै प्यार गर्छौ सुन न बदलामा एकमुठी खुसी पैँचो दिन्छु नि सुन न बदलामा एकमुठी खुसी पैँचो दिन्छु नि सन्ध्या सापकोटाजी मोरङ मधुमल्ला हाल लेबनान भनेर उहाँले मुक्तक लेखेर पठाउनुभयो आज भने उहाँ पुरापुरी आफ्नो ठेगानाको साथमा आउनुभयो अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ डाक्टर रमेश केसीजीको जता देखिन्छन् उतै गइजाउँ जस्ता जता देखिन्छन् उतै गइजाउँ जस्ता अर्पल सँगसँगै भइजाउँ जस्ता कोही त यति राम्रा हुन्छन् कि प्रभु च्याप्प समय अहिले लैजाउँ जस्ता च्याप्प समय अहिले लैजाउँ जस्ता डाक्टर रमेश केसीजी रामेछाप उहाँको बसाई हाल उहाँ स्वास्थ्य प्रमुख बोटवाल उपमहानगरपालिका डाक्टर रमेश केसी पनि आउनुहुन्छ मुक्तक मालामा यसरी नै मिठो मुक्तक लेख्नुहुन्छ मिठो हामीलाई बाँडिरहनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता दिल्ली प्रसाद चुरी चुरीफुरी बढी नै हुन्छ हल्का खानदानी भएसी चुरीफुरी बढी नै हुन्छ हल्का खानदानी भएसी कतिखेर पर्छ चल्छ बेमौसमी हावापानी भएसी अझै कति घमण्ड गर्छौ आफूभित्र आफैलाई हेर चिन्दैन कसैले तिमीलाई डढेर खरानी भएसी खेर पर्छ चल्छ बेमौसमी हावा पानी भएसी डेली प्रसाद छतकुलीजी धादिङ उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ हामीलाई मलेसियाबाट नै मुक्तक लेखेर पठाउनुभयो अर्को मुक्तक म कार्यक्रममा जोड्दैछु मसँग मुक्तक छ रमेश चन्द्र घिमरेजीको हाँस्छु तिमी हाँस्दाखेरि रुन्छु तिमी रुँदाखेरि हाँस्छु तिमी हाँस्दाखेरि रुन्छु तिमी रुँदाखेरि दुःख पिर टाढा भाग्छ तिमी साथमा हुँदाखेरि के हुन्न र जेनी हुन्छ तिमी नजिक भयो भने मेरो ज्वरो निको हुन्छ तिमीले निधार छुँदाखेरि मेरो ज्वरो निको हुन्छ तिमीले निधार छुँदाखेरि ओहो मायामा जे पनि हुन्छ है यो मुक्तक रमेश चन्द्र घिम्रेजीको भोरलेटा र लमजुङ उहाँको घर हो रमेश चन्द्रजीले निकै सुन्दर सुन्दर मुक्त करपहरू हामीलाई लेखेर पठाउनु भएको छ तपाईँका बाँकी मुक्त करपहरू म आउने अङ्कमा क्रमशः जोड्दै जानेछु अर्को मुक्तक सम्भार राजीको श्रोता मसँग रहेको छ खेतबारी धितो राखेर विदेश पठाएकी छु छोरोलाई खेतबारी धितो राखेर विदेश पठाएकी छु छोरोलाई वर्षौँ बित्यो फर्किएन घरमा हराएकी छु छोरोलाई भन्थ्यो आमा हजुरलाई रातो सारी ल्याइदिन्छु भनेर सपना देखाई कहाँ गयो भन्दै कराएकी छु छोरोलाई सपना देखाई कहाँ गयो भन्दै कराएकी छु छोरोलाई एकजना आमाको पीडा परदेशबाट घर नआएको छोरालाई पोखेको पीडा सम्बार राजीले दाङ बबै पालिकाबाट यसरी लेखेर पठाउनुभयो हालमा साउदी अरबमा हुनुहुन्छ अब पनि श्रोता हामी अर्को एउटा गीत सुनौ मसँग सागर विश्वकर्माजीको मुक्तक रहेको छ कैलाली उहाँको घर हो सागर विश्वकर्माजीले पनि परदेशकै पीडा मुक्तकमा छोरो नुहाएकै पीडा मुक्तकमा उतार्नु भएको छ सागर विश्वकर्माजीका मुक्त खरफरेसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता आज पनि मेरी बुढी आमा रुँदैछिन् मलाई सम्झेर आज पनि मेरी बुढी आमा रुँदैछिन् मलाई सम्झेर विदेश गयो छोरा पनि दुखी हुँदैछिन् मलाई सम्झेर साउको ऋण तिर्नुपर्छ भनेर आएको परदेशमा तस्बिर छोएर आँसुले मुहार धुँदैछिन् मलाई सम्झेर तस्बिर छोएर आँसुले मुहार धुँदैछिन् मलाई सम्झेर जति जन्म लिनु परेन तिम्रो काखमा आउनेछु बहुमूल्य मेरो प्राप्ति बनाए नयनमा तिमीलाई सजाउँछु आमा मेरी आमा प्यारी आमा हर di kini jiban विश्वकर्मा जी कैलालीका मुक्तकार उहाँकै मुक्त खराबहरूसँग श्रोता यो मिठो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा तपाईँहरूले नै पठाउनुभएका मिठा चुस्किला रसिला फुर्तिला मुक्त खराबहरू लिँदा लिँदै कार्यक्रमको निर्धारित समय सकिन लागेको संकेतमा म पाइरहेको छु तपाईँहरूले भएका अन्य धेरै मुक्त खराबहरू मसँगै छन् सुरक्षित छन् यो पाला बोल्न सकिनँ यो पाला बोल्न भ्याइन क्षमा चाहन्छु अर्को साता पक्कै तपाईँको मुक्तक लिनेछु कार्यक्रममा मुक्तक पठाएर सहभागिता जनाउनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाईँहरूको मुक्तकिलो यात्रा अझ चुलियोस् अझ उचाइमा पुगोस् धेरै धेरै शुभकामना तपाईँ पनि कार्यक्रम सुन्दै जाँदा मुक्तक पठाउन चाहनुहुन्छ प्रतिक्रिया बाँड्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहीँ गएर पनि प्रतिक्रिया मुक्त तपाईँले छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि सम्मिशनको निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतै पनि सुटुका सम्झँदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्त खबर हजुर सुरको के छ खबर हजुरको सम्बन्ध किन जीवन को धुना बेतूर का जीवन को धुना के का खबर शिरको छ गजु